बुलबुल एउटा इरानी चरा बुलबुल छिनछिनमै रङ बदल्छ लाग्छ ऊ इच्छाधारी हो छिनछिनमै रङ बदल्छ लाग्छ ऊ इच्छाधारी हो र भन्छ मिलेर बस्न यही नै समझदारी हो मान्छेलाई ढुङ्गा झैँ अबुझ ढुङ्गालाई देवता बनायो मान्छेलाई ढुङ्गा झैँ अबुझ ढुङ्गालाई देवता बनायो भगवान छ छैन थाहा छैन मान्छे चाहिँ चमत्कारी हो र भन्छ मिलेर बस्न यही नै समझदारी हो मान्छेको मात्र के कुरा भगवान पनि उस्तै हो मान्छेको मात्रै के कुरा भगवान पनि उस्तै हो सीतालाई वनवास पठाउने राम पनि अत्याचारी हो र भन्छ मिलेर बस्न यही नै समझदारी हो नारीले कहिले गतिलो काम गर्नै सक्दैनन् भन्छौ नारीले कहिले गतिलो काम गर्नै सक्दैनन् भन्छौ हो जस्तै लाग्यो तिमीलाई जन्माउने पनि नारी हो छिनछिनमै रङ बदल्छ लाग्छ ऊ इच्छाधारी हो र भन्छ मिलेर बस्न यही नै समझदारी हो किर्तिपुर काठमाडौँ घर भई अहिले युएसएको क्यालिफोर्निया बस्दै आउनुभएकी गजलकार स्वीकृति बराल गइरहेको यो गजल वाचन सँगसँगै उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी संघर्ष विष्ट र म प्रस्तुता अच्युत किमिरी बुलबुल उपस्थित भएका छौं शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभरात्री उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा तपाईँका गजलहरूका साथमा म सुमधुर नेपाली सांगीतिक गजलहरू प्रस्तुत गर्नेछु देश मात्रै होइन विश्व नै कोरोनाको चपेटामा परेको छ र यो कोरोनाका बेला हामीले बुलबुलका श्रृङ्खलाहरू विशेष तयारी गर्ने गरेका छौं अरू बेला बुलबुल साहित्य एट जीमेल डट कममा तपाईँलाई सामग्री पठाउन अनुरोध गर्ने गरिएको थियो र ती सामग्रीहरूलाई बुलबुलमा क्रमशः पालै पालो क्रमबद्ध रूपमा प्रस्तुत गर्दै जाने गरिएको थियो तर कोरोनाको चपेटामा हामी चलिरहेका बेला लकडाउनमा घरमा बसिरहेका बेला अथवा घरमै फुर्सदका कारण अथवा आरामका लागि बसिरहेका बेलामा राम्रो खालको सामग्रीहरू सुन्ने मौका मिलोस् भनेर फेसबुक मार्फत तत्कालै प्राप्त भएका गुणात्मक सामग्रीहरूलाई प्रस्तुत गरेका छौँ कहिले रात्रिगन्थन शैलीका प्रस्तुतिहरू रहन्छन् भने कहिले तपाईँले पठाउनुभएका गजलहरूको वाचन गर्ने गरेको छु र आजको बुलबुलमा पनि तपाईँले पठाउनुभएका गजलहरूलाई वाचन गर्दैछु मैले सकेसम्म अब्बल गजलहरूलाई लिने कोसिस गरेको छु र अरू बेला हामीले सिक्दै गरेकाहरूको गजललाई पनि ठाउँ दिएका छौँ भने अहिले चाहिँ अब्बल सामग्रीलाई मात्रै छानिरहेको कुरा बताउनलाई म यो भूमिका बाँधिरहेको छु सबैको धेरै राम्रो कोसिस छ समयभावका कारणले मैले आज प्राप्त भएका सर्वोत्कृष्ट गजलहरू पनि कतिपय पढ्न भ्याउँदिनँ कि जस्तो लाग्छ अहिले सुरुवातमै म यो कुरा भनिरहन्छु र कतिपय गजल यस्ता छन् जो आज मैले समेट्न सकिनँ भने पनि अर्को हप्ता फेरि पठाउँदाखेरि छनौटमा पर्ने नै गजलहरू छन् तर समयाभावका कारणले मैले कम छान्नुपर्ने बाध्यता छ र फेसबुकमा आजको स्ट्याटसमा तपाईँले गर्नुभएका कमेन्टका गजलहरू क्रमशः छान्दै वाचन गर्ने क्रममा मैले पहिलो गजल लिएको छु इन्द्र भट्टराईको यो एउटा वाचन गरेपछि म साङ्गीतिक गजलमा लाग्छु कति मुस्किल हुँदो रहेछ मायाको घर बन्न पनि कति मुस्किल हुँदो रहेछ मायाको घर बन्न पनि बालाई पराई भन्नु पर्यो तिमीलाई आफ्नो भन्न पनि अस्सी वर्षे हजुरबुबाले सगरमाथा चढिसके अस्सी वर्षे हजुरबुबाले सगरमाथा चढिसके कोही तास खेलेरै बिताइदिन्छन् पचपन्न पनि बालाई पराई भन्नु पर्यो तिमीलाई आफ्नो भन्न पनि मेरा शत्रुहरू सोच्दा हुन् यसको सर्वनाश गर्यौ मेरा शत्रुहरू सोच्दा हुन् यसको सर्वनाश गर्यौं मलाई भने फुर्सद छैन तिनको संख्या गन्न पनि बालाई पराई भन्नु पर्यो तिमीलाई आफ्नो भन्न पनि अन्तिमपल्ट मुख हेरेर जाऊ ठिकै भन्यो मायालु अन्तिमपल्ट मुख हेरेर जाऊ ठिकै भन्यो मायालु तिमी डोली जडेपछि म यो दुनियाँमा रहन्न पनि कति मुस्किल हुँदो रहेछ मायाको घर बन्न पनि बालाई पराई भन्नु पर्यो तिमीलाई आफ्नो भन्न पनि यो गजल उदयपुरका इन्द्र भट्टराईको थियो र उहाँले बुलबुलमा पठाउनु भएको थियो मैले यसलाई वाचन गरेँ र अब यसपछि मैले साङ्गीतिक गजल आजको पहिलो गजल राख्दैछु दीपक लिम्बूको स्वर गैरे सुरेशको संगीत र ऋषि बस्ताकोटीको शब्द छ दुःखमा जो साथी हुन्छ दुःखमा जो साथी हुन्छ उसैको साथ जाति हुन्छ जे भनोस् यो दुनिया मलाई जीवनोस्यो दुनिया मलाई मनकै मान्छे माथि हुन्छ दुःखमा साथी हुन्छ देखा उन जो मन को वेदना लुका उन जो न होने सपना देखा उन जो मन को वेदना लुका उन जो बना देखा उन जो मन को बेदना लुका उन जो ही तह साथी हुन्छ दुःखमा जो साथी हुन्छ लागिन् दुनियाँमा सादा जिउने दुःखको भोटो मिलेर सिउने रङ्गिन दुनियाँमा सादा जिउने दुःखको भोटो मिलेर सिउने छ भन्दा जाति को छ र भन्दा जाति कोही नै मनको साथी हुन्छ दुःखमा जो साथी हुन्छ चुपचाप घरै बसौँ भोकले सिद्धिने चुपचाप घरै बसौँ भोकले सिद्धिने यसो निस्केर घुमौँ रोगले सिद्धिने जो दिनभरि कमाएर पेट सम्हाल्थ्यो जो दिनभरि कमाएर पेट सम्हाल्थ्यो उही त हो नि यहाँ बिजोकले सिद्धिने चुपचाप घरै बसौँ भोकले सिद्धिने ऊ पाए कात्रो किन्दा पनि भ्रष्टाचार गर्छ ऊ पाए कात्रो किन्दा पनि भ्रष्टाचार गर्छ को हो र ऊ सीमा मिचिँदा शोकले सिद्धिने चुपचाप घरै बसौँ भोकले सिद्धिने कोरोनाभन्दा विषालु त मेरो छिमेकी छ कोरोना भन्दा विषालु त मेरो छिमेकी छ ऊ डस्छ र म निम्छरो सपथोकले सिद्धिने यसो निस्केर घुमाउ रोगले सिद्धिने चुपचाप घरै बसौं भोकले सिद्धिने सोहन खतेडाको गजल थियो यो यसलाई मैले वाचन गरेँ आज मैले साङ्गीतिक गजलभन्दा धेरै तपाईँले पठाउनुभएका गजल वाचन गर्ने लक्ष्यका साथ आएको छु बुलबुलमा फरक फरक स्वाद सुन लिन खोज्ने बुलबुलिनहरू धेरै हुनुहुन्छ र कतिले चाहिँ गजल मात्रै वाचन गरिरहनुहोस् न साङ्गीतिक गजल नबजाए पनि हुन्छ भन्ने प्रतिक्रिया कहिलेकाहीँ दिनुहुन्छ ठ्याम्मै नबजाउँदा त्यति राम्रो सुनिँदैन जस्तो लागेर कहिलेकाहीँ म कम गरेर ल्याउँछु आज मैले साङ्गीतिक गजलका सङ्ख्याहरू कम ल्याएको छु भने तपाईँका वाचन गर्ने गजलका सङ्ख्याहरू मसँग बढी छन् मसँग एउटा गजल छ अब छोटो मिटरको गजल छ मलाई निकै राम्रो लागेको पनि गजल छ यसलाई म वाचन गर्छु काली कि गोरी हेरेर गयो काली कि गोरी हेरेर गयो छालाको कमजोरी हेरेर गयो लाजले डरले ऊ बोल्दै बोलिन लाजले डरले ऊ बोल्दै बोलिन लुकी र चोरी हेरेर गयो छालाको कमजोरी हेरेर गयो मङ्सिर मास के हुनु अरू मङ्सिर मास के हुनु अरू फुलेका तोरी हेरेर गयो छालाको कमजोरी हेरेर गयो गरिबको झुपडी बामा बुढा गरिबको झुपडी बामा बुढा डोको नाम्लो डोरी हेरेर गयो छालाको कमजोरी हेरेर गयो खोजेको रहेछ लाउरेको ज्वाइँ हुन खोजेको रहेछ लाउरेको ज्वाइँ हुन किसानकी छोरी हेरेर गयो कालीकी गोरी हेरेर गयो छालाको कमजोरी हेरेर गयो पोखराबाट मिरमिसा पराजुलीले पठाउनु भएको गजल थियो यो आज फेसबुक पेजमा मैले राखेको स्ट्याटसमा उहाँले गर्नुभएको कमेन्टको राम्रा मध्येको एउटा गजलको रूपमा मैले यसलाई छोटो मिटरको गजल यो छानेको थिएँ त्यसो त मिरमिसा पराजुलीका मुक्तकहरू पनि निकै राम्रो हुन्छन् मैले मुक्तक पनि कतिपय मुक्तकहरू बुलबुलमा वाचन गरेको छु र अब अर्जुन पौडेलको एउटा गजल लिन्छु अर्जुन पौडेलको गजल यस्तो छ यस्तै छ आजकल साँझ शराब चलिरहेछ यस्तै छ आजकल साँझ शराब चलिरहेछ बस यति मात्र भन्छु दिन खराब चलिरहेछ सधैँ नयाँ खोज्छ्यौ तिमी बनाउनै सकिएन सधैँ नयाँ खोज्छ्यौ तिमी बनाउनै सकिएन आफ्नो त उही पुरानै जवाफ चलिरहेछ बस यति मात्र भन्छु दिन खराब चलिरहेछ क्षतिज पारीबाट बारम्बार बाडुल्की पठाइरहेछु क्षतिज पारीबाट बारम्बार बाडुल्की पठाइरहेछु आभास होस् सधैँ तिम्रै अभाव चलिरहेछ बस यति मात्र भन्छु दिन खराब चलिरहेछ सम्झौता रहेछ एक बारको जिन्दगी पनि सम्झौता रहेछ एक बारको जिन्दगी पनि जति गर्यो उति अझ दबाव चलिरहेछ बस यति मात्र भन्छु दिन खराब चलिरहेछ बिन्ती तिमीलाई माया गर्ने मुटु नदुखाऊ बिन्ती तिमीलाई माया गर्ने मुटु नदुखाऊ तम्नी र सिरा पनि धराप चलिरहेछ यस्तै छ आजकल साँझ शराब चलिरहेछ बस यति मात्र भन्छु दिन खराब चलिरहेछ यो गजल मैले अर्जुन पौडेलको गजल वाचन गरेँ र अझै साङ्गीतिक गजलभन्दा अगाडि म एउटा गजल नै वाचन गर्छु र त्यस पछाडि मात्र साङ्गीतिक गजल बजाउँछु छोटो मिटरकै गजल छ यो पनि सञ्जयदेव विष्टले थाहा चार मकवानपुरबाट पठाउनु भएको छ हुन त दुवैको राष्ट्रियता नेपाली थियो हुन त दुवैको राष्ट्रियता नेपाली थियो बा छापामार थिए छोरो सिपाही थियो न थवाङले बुझ्यो न सरकारले बुझायो न थवाङले बुझ्यो न सरकारले बुझायो त्यो महान जनयुद्ध के का लागि थियो बा छापामार थिए छोरो सिपाही थियो लहलहीमा ढाल्नुभयो चोकका शालिकहरू लहलहीमा ढाल्नुभयो चोकका शालिकहरू इतिहास बचाउन इतिहास काफी थियो बा छापामार थिए छोरो सिपाही थियो घातक हो भन्दै मारियो जुसिलकिरा घातक हो भन्दै मारियो जुसिलकिरा उद्देश्य त उसको पुतली बन्ने थियो हुन त दुवैको राष्ट्रियता नेपाली थियो बा छापामार थिए छोरो सिपाही थियो मकवानपुर थाहा चारका सञ्जयदेव विष्टको गजल मैले वाचन गरेँ र अब फेरि साङ्गीतिक गजलको पालो भएको छ साङ्गीतिक गजल मसँग रिमा गुरुङको स्वरमा छ ऋषि टिकै शब्द गैरी सुरेशको संगीतमा रिमा गुरुङको स्वर आयो तिमी एकान्तमा आयो थियो कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क बुलबुल एउटा इरानी चरा बुलबुल बहादुर भएर पनि त बहादुरी पचाएको हुँ बहादुर भएर पनि त बहादुरी पचाएको हुँ ठिक हो साहेब मजबुरीमा जुठो खाएको हुँ तिम्रो आँगन कुरेर मेरो घर चल्छ ठिक हो तिम्रो आँगन कुरेर मेरो घर चल्छ ठिक हो बाध्यताले सलाम गरेको हुँ डण्डा समाएको हुँ ठिक हो साहेब मजबुरीमा जुठो खाएको हुँ मैले थोत्रो दिएँ तैँले लाइस भन्नुहोला हजुर मैले थोत्रो दिएँ तैँले लाइस भन्नुहोला हजुर म गरिब छु पहिले नै हजुरलाई बताएको हुँ ठिक हो साहेब मजबुरीमा जुठो खाएको हुँ म हुँ एक सच्चा नेपाली नेपाल माको छोरो म हुँ एक सच्चा नेपाली नेपाल माको छोरो श्रमिक भएर पो श्रम बेच्न भारत आएको हुँ ठिक हो साहेब मजबुरीमा जुठो खाएको हुँ मैले दिएर तैँले सपथोक बनाइस् भन्नुहोला मैले दिएर तैँले सपथोक बनाइस् भन्नुहोला चोर पस्ता हजुरको घरमा मैले नै भगाएको हुँ बहादुर भएर पनि त बहादुरी पचाएको हुँ ठिको साहेब मजबुरीमा झुटो खाएको हुँ पञ्चपुरी नगरपालिका छ बाबिया चौर सुर्खेतका कमल जलन आँसुको गजल थियो यसलाई मैले वाचन गरेर सुनाए र आज गजल वाचन गर्दै मैले तपाईँलाई सुमधुर साङ्गीतिक नेपाली गजलहरू पनि सुनाइरहेको छु हामीले मेरो फेसबुक पेज अच्युत घिमिरी बुलबुलमा तपाईँलाई मैले आजको बुलबुलका लागि आफूलाई राम्रो लागेका सामग्रीहरू आफ्नो मनमा आएका सामग्रीहरू लेखेर पठाउनुहोस् र त्यसलाई वाचन गर्छु भनेको थिएँ त्यही क्रममा तपाईँहरूले पठाउनुभएका गजल र अन्य सामग्रीहरूलाई मैले प्रस्तुत गरिरहेको छु र यति बेला मसँग अर्को एउटा गजल छ एक तारे शीर्षक एकतारे नामबाट पठाउनु भएको छ सुन्ने भन्ने र बिर्सने कहानी हुनु रहेछ सुन्ने भन्ने र बिर्सने कहानी हुनु रहेछ जिउनु भन्नु त जिउने बानी हुनु रहेछ कहिले सेतो कहिले कालो पोतिए र मेटिए कहिले सेतो कहिले कालो पोतिए र मेटिए जिन्दगीमा एक दिन खरानी हुनु रहेछ जिउनु भन्नु त जिउने बानी हुनु रहेछ दिनभरि जल्ने सूर्य साँझ पख आँस्यो दिनभरि जल्ने सूर्य साँझ पख आँस्यो एक रात निभेर फेरि बिहानी हुनु रहेछ जिउनु भन्नु त जिउने बानी हुनु रहेछ कसैले त तिम्रो भएको सपना देख्दो होला कसैले त तिम्रो भएको सपना देख्दो होला मिठो निद्रा भन्नु उसको सिरानी हुँदो रहेछ सुन्ने भन्ने र बिर्सने कहानी हुनु रहेछ जिउनु भन्नु त जिउने बानी हुँदो रहेछ एक तारे सबिन एक तारेको गजल थियो यो र उहाँले आफूलाई एक तारे भनेर भन्नुभएको छ मैले यसलाई वाचन गरेर सुनाएँ र आजको बुलबुलमा मैले साङ्गीतिक गजलहरू नेपाली लिएर आएको छु र तपाईँले पठाउनुभएका गजलहरूको वाचन बोकेर आएको छु यसै क्रममा अब अर्को एउटा गजल वाचन गर्छु भेषराज बुढा थोकीको डोगडी बाजुराबाट पठाउनु भएको छ यो वाचन गरेपछि अर्को एउटा साङ्गीतिक गजल लाग्छु कुन गलत हो कुन सही हो राख्नुहोस् कुन गलत हो कुन सही हो राख्नुहोस् म भन्दिनँ अब त्यो दिलमा मलाई राख्नुहोस् मेरो छोरो यही बाटो भएर हिँड्छ साउजी मेरो छोरो यही बाटो भएर हिँड्छ साउजी उसले नदेख्ने गरी पसलमा मिठाई राख्नुहोस् म भन्दिनँ अब त्यो दिलमा मलाई राख्नुहोस् पराईको डोली चढ्नु अघि उसले भने कि हो पराईको डोली चढ्नु अघि उसले भने कि हो म गए पनि अर्को आउँछ मुस्कुराइराख्नुहोस् म भन्दिनँ अब त्यो दिलमा मलाई राख्नुहोस् मनको मान्छेले घृणा गर्दा कस्तो हुन्छ होला मनको मान्छेले घृणा गर्दा कस्तो हुन्छ होला अनुभव गर्न आलो घाउमा दबाइराख्नुहोस् कुन गलत हो कुन सही हो ठम्ब्याइराख्नुहोस् म भन्दिनँ अब त्यो दिलमा मलाई राख्नुहोस् बाजुराका भेषराज बुढाथोकीको गजल थियो यो यसलाई मैले वाचन गरेँ र आजको बुलबुलको अब तेस्रो सामग्रीको पालो आएको छ मैले यति बेला गजल ल्याएको छैन हामीले कतिपय बुलबुलका लक्ष्मण रेखा अथवा बुलबुलको परिधिलाई भत्काएर नागेका छौँ यो कोरोनाको चपेटाको बेला जसरी हुन्छ मनोरञ्जन अनेक किसिमले गराउने उद्देश्यका साथ सकेसम्मको कोसिस मेरो रहिरहेको छ र गजल शैलीको एउटा गीत लिएर आएको छु झण्डै गजल शैलीमा छ यो हरिलम्साल जसले गजलमा बढी सङ्गीत गरिरहनुहुन्छ उहाँकै स्वरमा छ उहाँकै सङ्गीतमा छ अनमोल मणिको शब्द कागजमा लेखे च्यातिन सक्छ कागजमा लेखे च्यातिन सक्छ ढुङ्गामा खोपे कागजमा लेखे जाति सक्छ ढुङ्गामा खोपे टुक्रिन सक्छ कहिल्यै नचातिने गरी कहिल्यै गरी भित्रै लेख्नु तिमीले मेरो नाम भित्रै लेख्नु तिमीले तिमीसँग आकाशको साथ बादलको याद हो सधैँ रहनेछ तिमीसँग आकाशको साथ बादलको याद आकाश हेर्नु बादल हेर्नु बादलमा मेरो नाम लेख्नु तारालाई बादलले छेकिदिन सक्छ बादल पनि हावासँगै पिलाइ जा मेरो नाम भित्रैले कृतिमले मेरो नाम कुमै सुखी जान सक्छ केही झुलकोमै हो पनि पग्ली जान सक्छ कहिले नसुक्ने लेख्नु तिमीले मेरो नाम भित्रै लेख्नु तिमीले मेरो नाम आज केही हुन्न भने भोलि केका लागि आज केही हुन्न भने भोलि केका लागि यता नाङ्गोहरू उता चोली केका लागि अभावको युद्ध चर्को खप्न नसकेर अभावको युद्ध चर्को खप्न नसकेर भोकै लडेका छन् मान्छे गोलिकेका लागि यता नाङ्गोहरू उता चोलिकेका लागि दुःख पर्दा सान्त्वनाको शब्द निस्किँदैन दुःख पर्दा सान्त्वनाको शब्द निस्किँदैन अरू बेला चिप्लो घस्ने बोलिकेका लागि यता नाङ्गोहर उता चोलिकेका लागि अघिपछि साथ माग्दा हात दिने कोही छैन कतै साथ माग्दा हात दिने कोही छैन कतै अघि पछि हजारौंको टोलिकेका लागि आज केही हुन्न भने भोलिकेका लागि यता नाङ्गो हर उता चोलिकेका लागि बाँकेकी शान्ति अधिकारी पोखरेलको गजल थियो यो यसलाई मैले वाचन गरेँ र बुलबुलमा हामी साङ्गीतिक गजलका साथ तपाईँहरूका सामग्री वाचन गर्ने क्रममा छौँ र यति बेला वसन्त क्षितिजको एउटा रात्रिगन्थन शैलीको सामग्री छ उहाँले लेख्नुभएको छ मलाई डुब्न लागेको घाम हेर्न रहर सानैदेखि थियो पहेलपुर बनेर क्षितिज ढाकिएको देखेपछि बसन्तको पछाडि क्षितिज झुन्ड्याए आकाश चाहिँ विशाल छातीमा सूर्य पूर्वबाट उताउँछ दिनभर अनवरत हिँड्छ र पश्चिम दिशामा पुगेर आराम गर्छ दिनभर सूर्य हिँडेर थाकेपछि आकाशबाट झरेर कुनै पहाडमा बोझ बिसाए चाहिँ लाग्थ्यो फेरि समथल फाँटमा समुद्र छेउ सूर्यले विश्राम लिँदाको फोटो हेर्दा चाहिँ पक्कै सूर्य नुहाउन लागेको भान हुन्थ्यो बिस्तारै सेकेन्ड मिनट र घण्टाले दिन थपिरह्यो भित्तामा रहेको पात्रो पल्टिरह्यो र वर्ष पुगे पश्चात नयाँ पात्रोले फेरिरह्यो मेरो उमेर पनि बढिरह्यो तर अस्ताउने सूर्य उस्तै र उत्रै थियो कहिल्यै परिवर्तन भएन रातभरि सूर्य कहाँ सुत्ला उसले के खाला के ओढ्ला म प्रश्नभित्र गहिरिन्थे बिहानै आँगनमा उज्यालो छरेर सबेरे सूर्य आउँथ्यो बेलुकी फर्किन्थ्यो कलिलो मस्तिष्कमा दिदी अफिस गए चाहिँ दस पाँचको ड्युटी होला भन्थे कहिलेकाहीँ अँधारोले दिनभर आकाश छोप्दा भने सोच्थे आज सूर्यले छुट्टी लिएछ घामपानी घामपानी स्यालको बिहे एक्कासी परेको पानीमा हाम्रो आवाज पुलकित हुँदै निस्किन्थ्यो सिमसिमे पानीमा सूर्य भिजेर जब उज्यालो फैलाउँथ्यो तब स्यालको बिहे हुन लागेको कथाले हाम्रो मस्तिष्क भरिएको थियो त्यसमाथि इन्द्रधनुष बनाउँदै सात रङ्गको साथ फैलिएको इन्द्रणीको दृश्यले झन्झन उत्तेजित हुन्थ्यो जब बच्चा घामले आँगनमा टेक्थ्यो म उठिसकेको हुन्थेँ बिस्तारै फैलिँदै जगतमा उज्यालो छर्थ्यो त्यसबेला सिरक छोडेर म किताबमा व्यस्त हुन्थेँ जब साँझ पर्थ्यो तब पनि म सूर्य अस्तको दृश्य हेर्न सधैँ लालायित हुन्थेँ आकाशभरि फैलिएको रक्ताम्बे रङ चराहरू चिरबिर गर्दै घर फर्किएको बेला मन्द मन्द चलेको चिसो हावाले वातावरणलाई जन्मादक बनाएको हुन्थ्यो त्यो पल र आजसम्म आइपुग्नु मेरो सूर्यास्त हेर्ने तीव्र इच्छामा एक चिम्टी पनि कमी आएको छैन मौन बुलबुलियनले जसरी बुलबुललाई माया गर्छ त्यसरी नै म पनि सूर्यलाई माया गर्छु सूर्यले जीवन दियो जगत दियो समान रूपमा प्रकाश दियो आफू बलेर पनि अरूलाई उज्यालो दियो यही सोचले पनि म सूर्यलाई माया गर्छु झन् अस्ताउन लागेको घामलाई पूजा गर्छु पोल्टा भरि राख्छु अस्ताउन लागेको घाम हेर्नुहुन्न उमेर छोटिन्छ आमा सधैँ भन्नुहुन्छ म मौन बुलबुल झैँ भनिदिन्छु आमा प्रेम प्राप्तिको एक मिनटले वर्षौं दिनको समय बोक्छ मृत्युको के ठगान कुनै बेला पनि संहारमा आइपुग्छ नयाँ आगमन पुरानो विसर्जनको प्राकृतिक प्रक्रियासँगै आउने जाने क्रमहरू चलिरह्यो तर क्षतिजमा सूर्य अस्ताएका दृश्य भने यावत चलिरह्यो कुनै दिन जब म अस्ताउँछु उही सूर्य अस्ताएको जस्तै गरी क्षतिजभरि रक्ताम्य बनेर पहेलपुर भएर विदा लिन सकौं वसन्त क्षितिजले आज बिहानै यसमा मलाई त्याग गरेर रात्रिगन्थन शैलीमा लेखेर आज बुधबार भएको र बुलबुलको सङ्केत गर्नुभएको थियो उहाँको रात्रिगन्थन शैलीको म प्रशंसक हुँ भनेर एकपटक फेरि आजको बुलबुलमा मैले दोहोऱ्याएँ तपाईँले अछुत घिमिरे बुलबुलमा पठाउनुभएका विभिन्न गजलहरूको वाचन र रात्रिगन्थन शैलीका कुराकानीको वाचन सँगसँगै अब बुलबुलको अर्को एउटा साङ्गीतिक प्रस्तुतिको समय भएको छ मैले आजभन्दा दुई हप्ता अगाडिको बुलबुलमा रात्रिगन्थन शैलीका सामग्री प्रस्तुत गरिरहँदा सरिता मानन्दरको सामग्री प्रस्तुत गरेको थिएँ र उहाँको रात्रिगन्थनको सामग्री यो गजलसँग मिल्दो थियो र उहाँले यो गजलको माग पनि गर्नुभएको थियो तर म स्टुडियोमा तयारीका साथ आइसकेको हुनाले यो गजल त्यो दिन बजाउन सकेको थिएन भनेको थिएँ अर्को हप्ताको बुलबुलमा बजाउँछु तर अर्को हप्ता भनेको गएको साता त्यस दिन पनि मैले त्यो सन्दर्भका गजलहरू नै राखिनँ त्यसकारण आज वसन्त क्षितिजको यो रात्रिगन्थन शैलीको सामग्री वाचन गरिसकेपछि सरिता मानन्दरलाई समर्पण गर्दै र अरू सबै मौन बुलिबुलेनलाई समर्पण गर्दै म प्रदीप चापागाईको शब्द गैरे सुरेशको संगीतमा प्रमोद खरेलको स्वरको यो गजल राख्छु कसलाई कसको फिक्री हुन्छ तिम्रो सहरमा कसलाई कसको फिक्री हुन्छ तिम्रो सहरमा कसलाई कसको फिक्री हुन्छ तिम्रो सहरमा मान्छे मान्छे मान्छे पनि बिक्री हुन्छ तिम्रो सहरमा कसलाई कस्तो बिक्री हुन्छ तिम्रो सहरमा कसलाई कस्तो बिक्री हुन्छ तिम्रो सहर 是祝你。 यिनै सुमधुर नेपाली साङ्गीतिक गजलहरू तपाईँले पठाउनुभएका सामग्रीहरूको वाचनसँगै आजको बुलबुलको अन्त्यतिर हामी अब आइपुगेका छौँ अच्युत घिमिरे बुलबुल फेसबुक पेजमा तपाईँले पठाउनुभएका सामग्रीहरूको वाचन गरे अर्को बुधबारको लागि पनि म मंगलबार नै अब आउने मंगलबार नै सामग्रीको लागि कुनै स्ट्याटस राख्नेछु र त्यसमा तपाईँले कमेन्ट गर्नुहुनेछ एसिएचवाईयुटी जीएचआईएमआईआरई बियुएल बियुएल यो तीनवटा शब्दमा खोज्नुभयो भने तपाईँले त्यो पेज अवश्य पनि भेट्नुहुनेछ हवस् त अर्को दिनसम्मका लागि उत्पादन सहयोगी विष्ट र म प्रस्तुता अच्युत किमिरी बुलबुल विदा हुँदैछौँ जाँदा जाँदै भरतपुर चितवन घर भई अहिले भियतनाम बस्दै आउनुभएका देवेन्द्र कैदी पुरूषको गजल भाषण गर्दै शुभरात्रि भन्छौं उनकै याद भिलाउन पिउँछु मेरो लत छैन उनकै याद भुलाउन पिउँछु मेरो लत छैन कसम यो मदिरासँग मेरो कुनै सङ्गत छैन विश्वास गर्नुहोस् म बटुवा बिहान गइहाल्छु विश्वास गर्नुहोस् म बटुवा बिहान गइहाल्छु यो रात बास दिनुहोस् मेरो खराब नियत छैन कसम यो मदिरासँग मेरो कुनै सङ्गत छैन लेखिएको रहेछ आज नगद भोलि उधारो लेखिएको रहेछ आज नगद भोलि उधारो आज उधारो दिनु मसँग भोग छ बचत छैन कसम यो मदिरासँग मेरो कुनै सङ्गत छैन तिमीले दिएर गएपछि दुखिरहेको छ मन तिमीले दिएर गएपछि दुखिरहेको छ मन देखाउन पीडा छ तर घाउ छैन खत छैन कसम यो मदिरासँग मेरो कुनै सङ्गत छैन सधैँ तडपिएर कति बस्ने टाढा टाढा यसरी सधैँ तडपिएर कति बस्ने टाढा टाढा यसरी कि आऊ नजिक कि भन तिम्रो जरुरत छैन उनकै याद भिलाउन पिउँछु मेरो लत छैन कसम यो मदिरासँग मेरो कुनै सङ्गत छैन बुलबुल एउटा इरानी चरा बुलबुल